मैले चटपटे बनाउने दिदीलाई नाङ्गे मेरो कथा हेलो मेरो नाम सुमन हो म अहिले ब्याचलर गर्दैछु अनि पार्ट टाइम जब पनि गर्छु मेरो उमेर एड्रेस अनि फ्यामिली डिटेल्स म सिक्रेट नै राख्न चाहन्छु म अरू स्टुडेन्ट चाहिँ अहिले ब्याचलर गर्दैछु युएस र अस्ट्रेलियाको लागि पनि एप्लाई हानेपछि भिजा नझरेपछि मैले अहिले नेपालमै पढिरहेको छु घरबाट नि पैसा पठाइदिन्छन् तर आफ्नो सानोतिनो एक्सपिरियन्स निकाल्न मैले पार्ट टाइम जब गर्छु मेरो जब त्यही नौदेखि पाँच बजीसम्म हो र पाँच पन्ध्रसम्ममा घर आइहाल्छु बिहान कलेजमा अनि दिनभरि कामै बित्छ र आज म मेरो यौन कथा भन्न गइरहेको छु सानो इन्ट्रो दिन चाहन्छु हजुरहरूलाई पहिले मेरो र तटपट बनाउने दिदीको भेट उहाँकै ठेलामा भएको हो उनी नेपाली नै हुन् गोरो रङ छ सुन्दर मुहार लामो कपाल सधैँ कुर्था नै लगाएको देख्थेँ उनी म बस्ने टोलभन्दा अलि पर चोकमा चटपटे बेच्न आउँथिन् म इभिनिङमा सधैँ जस्तो वाक गरेर या जगिङ गर्दा देख्ने गर्थेँ उनको ठेलामा त्यति धेरै मान्छेको भिड कहिले देखिन एक दुईजना भन्दा धेरै कहिले हुन्थेन म एक दिन उनकोमा चटपटे खान गएँ हल्का कुराकानी भयो अनि खाना सुरु गरेँ उनले बनाएको चटपटे साह्रै मिठो रहेछ एक दुई धारी खानले उनले मुसुक्क हाँदै थ्याङ्क यू भनिन् म त्यो दिनदेखि उनकोमा सधैँ जस्तो चटपटे खाना गएँ उनको र मेरो कुराकानीहरू बढ्न थाल्यो उनको फाइनेन्सियल कन्डिसन अलि कमजोर रहेछ प्यारेन्ट्स अहिले गाउँमै रहेछ एउटा बहिनी र भाइसँग सहरमा एउटा ब्लकमा कोठा भाँडामा लिएर बस्दै रहेछ यस्तै पर्सनल कुराहरू धेरै सेयर गर्न थाल्यो आफ्नो पढाइ एसएलसी पछि छोडेर अहिले आफ्नो भाइ बहिनी पढाउन चटपटेको ठेला सुरु गरेको रहेछ एक दिन मैले उनको नम्बर मागेँ उनले पनि केही प्रश्न नसोधी मलाई आफ्नो नम्बर दिए मैले त्यो रात करिब दस बजेतिर उनलाई कल गरेँ हेलो हेलो चिन्नु भएन अँ त्यही चटपटी खाने भाइ होइन तिमी अँ सानो भयो नि भाइ त नभन्नु न अरू के भन्नु त साथी ल ल अबदेखि साथी भन्छु है त अरू अरू कुरा नि धेरै भयो दस पन्ध्र मिनटपछि सुत्नुपर्छ भनेर फोन राखिदिएँ यस्तै भेट अनि कल हाम्रो बढ्न थाल्यो मैले काममा हुँदा नि उनलाई कल गर्थेँ उनी नि मेरो कल उठाउँथे अनि मजाले बोल्थे एक दिन मैले उनको लागि नयाँ कपडा गिफ्ट दिएँ अनि स्याटरडेको दिन मेला घुम्न जाने प्लान बनाएँ उनले हुन्न हुन्न यस्तो त्यो दिन त झन् मान्छे धेरै हुन्छ भन्न थाल्यो मैले केही हुन्न एक दिन त हो नि बिहान जाउँ अनि दिउँसोतिर तिन चार बजीतिर फर्क्यौँला भने धेरै जितपछि उनी मानिन् उनको भाइ बहिनीलाई आफ्नो छिमेकीलाई हेरिदिनु भनेर छोडेर हामी घुम्न गयौँ मेलापछि मैले उनलाई अरू ठाउँतिर पनि लगेँ यो सबै घुमाएर आउँदा ढिलो भएर रात परिसकेको थियो पानी नै ठुलै पर्न थालेको थियो मैले उनलाई आज मेरोमै सुत्न जाउँ भने उनी धेरै रिसाइन् छ्या तिम्रो के गर्ने सोच भन्दै मलाई कराउनु पो थाली मनमा त <laughs> नै थियो तर डाइरेक्ट <laughs> भन्न चाहिँ सकेको थिइनँ रात परिसक्यो अनि पानी नै परिरहेको छ आज मेरोमै जाम भनेर मैले रुमतिर लगेँ उनी साह्रै रिसाएको थिए उनको कुर्ता सबै भिजिसकेको थियो मैले उनलाई कोठामा लगेँ अनि आफ्नो सर्ट्स अनि टी सर्ट लगाउन थालेँ उनले म चेन्ज गर्छु तिमी बाहिर जाऊ भने म मन नभई नभई बाहिर गएँ एकछिनपछि भित्रबाट आवाज आयो यता आऊ त छिटो म के भयो भन्दै भित्र गएँ उनको कुर्ता टाउकोमा अड्केको रहेछ तल हेरेको उनी पेन्टीमा थिइन् म झस्केँ मेरो <laughs> ठुलो हुँदै थियो उनको सेतो ब्रा र ठुल्ठुलो दुध पनि देखिरहेको थियो उनले हेल्प गर न म अड्केँ हेल्प गरौँ न म अड्के भन्दै आफ्नो कुर्ता बाहिर तान्न कोसिस गर्दै थिइन् मैले बाहना बनाएर उनको दुध छुन थालेँ उनले केही भनेनन् छिटो छिटो भन्दै बसिन् एकछिनपछि उनको कुर्ता निक्लियो अनि उनको शरीर मेरो आँखा अगाडि थियो मैले उनलाई तलदेखि माथिसम्म हेरेँ उनको फिगर साह्रै राम्रो थियो सेतो तिग्रा अनि बुब्स के हेरेको भन्दै आफ्नो शरीर ढाक्न थालिन् हजुरको शरीर हेरेको आजसम्म मैले कोही केटीलाई नाङ्गो देखेको छैन भने उनले हो र हेर्दै त केटीहरूलाई फकाउँदै कोठामा ल्याएर गर्ला जस्तो छ बानी त भनिन् म आफै कहाँ अहिलेसम्म केटीको दुध त देखेको छैन रियलमा भने उनले आफ्नो कदम मतिर सार्दै त्यस्तो हो भाइ लु आज म तिम्रो बुढी भनिदिन्छु नि त एक रातको लागि के के गर्न सक्छौ गर भने उनले आफ्नो हात मेरो ठन्केको <laughs> लगे च्याप्प समातिन् अनि हाँस्न थालिन् के हो तै त राम्रो गरेको छौ त कति ठुलो <laughs> बा भन्दै झन् हाँस्न थालिन् मलाई नि कन्ट्रोल नभएर उनलाई जुरुक्क उठाएँ अनि बिस्तातिर लगेर फालिदिएँ आफ्नो कपडा खोले अनि <laughs> फर्काएर चुस चुस भन्दा उनको मुखमा कुचार दिएँ छि छि के गरेको भन्दै आफ्नो मुख छोप्न थालेँ मैले त्यसपछि उनको ब्रा र प्यान्टी खोलिदिएँ उनको माथि चढेँ अनि थालेँ उनलाई च्याप्प समाथ्यो अनि जोड जोडले उफ्रिन थालेँ उनको आवाज बढ्न थाल्यो अह सुत पानी परेकोले आवाज दबिरहेको थियो उनलाई उल्टो पारे अनि चाको <laughs> छिराउन थाले नै नै छिर्दै के भन्दै छटपटिरहनु भयो मैले उनलाई जोडले समातेँ अनि त्यो चाकमा जोडले ढकल्न थालेँ उनी कराउँदै थियो आ नै भयो भयो भनेको एकछिन कोसिस गरेँ तर छिरेन मैले उनलाई कुकुर पोजिसनमा उठाएँ अनि मलाई छिराउन थालेँ लम लम प्याट प्याट आवाज आउन थाल्यो ब्लू फिल्मको हेरेको जस्तो अनुभव भइरहेको थियो त्यो रात मैले आफ्नो <laughs> दिदीको <laughs> बाहिर निकाल्दिनँ रातभरि कडल गर्दै <laughs> सुतेँ अनि बिहान बिहान